मर्नु थियो उनको नाममा जिएर पोएक्लो भए मर्नु थियो उनको नाममा जिएर पो एक्लो भएँ अतीत भुल्न वर्तमानमा पिएर पो एक्लो भएँ भन्दै थिए डाक्टरले नि एकसरीमा उनकै नाम छ त्यही डाक्टरले बस्ने दबाई दिएर पो एक्लो भएँ मर्नु थियो उनकै नाममा जिएर पो एक्लो भएँ अतीत भुल्न वर्तमानमा पिएर पो एक्लो भएँ हजुर मर्नु थियो उनको नाममा जिएर पो एक्लो भए अतीत फुल्न वर्तमानमा पिएर पो एक्लो भए पक्की पनि श्रोता आफूले कसैलाई माया गरेको मान्छेलाई चाहिँ आफूले गुमाउनु पर्दाको पीडा अथवा आफूले आत्मादेखि आफूभन्दा पनि बढी माया गरेको मान्छेले धोका दिइसकेपछिको अवस्था उनकै नाममा जिएर अन्तिममा धोका दिएर एक्लो भएका कुरा अनि जब बिरामी हुन्छ मायाको बिरामी हुन्छ मायाको बिरामी भइसकेपछि अस्पतालमा उपचार गराउन जाँदा एक्सरेमा उनकै नाम पनि भेटिन्छन् कतिपय अवस्थामा उनकै नामसँग चाहिँ त्यो मुटुको पनि साथ भइसकेको हुन्छ यस्तै यस्तै भावना समेटिएको सुललित मुक्त खराबसँगै नमस्कार अनि हार्दिक हार्दिक साङ्गीतिक स्वागत एवं रात्रिकालीन न्यानो अभिवादन व्यक्त गर्दछु कार्यक्रम मझेरीको पर्खाइमा बसिराख्नुभएका तमाम तमाम आदरणीय श्रोता स्रष्टाहरूमा म तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री मित्र नरेन्द्र राज उपाध्याय समर्पणको तर्फबाट सुने खबर जीवन साथी आसल पाकी छौरे जुनी जुनी उनकै हुने कसम खाकी छौरे खुसी छौरे सुखी आदरणीय श्रोता आज पनि शुक्रबारको रात हामी हरेक साता शुक्रबार यसरी नै नियमित रूपमा तपाईँका कथासँग तपाईँका कहानीसँग अनि तपाईँका संस्मरणसँग हातीमालो गर्नको लागि सुदूरपश्चिमका चारवटा रेडियो स्टेसनहरू धनगढीको रेडियो धनगढी नब्बे दशमलव पाँच मेगाहर्ज त्यसै गरी कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाज एक सय चार दशमलव सात मेगाहर्ज त्यसै गरी कैलाली पहलमानपुरमा रहेको रेडियो मनको मझेरी एकानब्बे मेगाहर्ज र बझाङ चैनपुरमा रहेको radio Seti nine three point six megahertz मार्फत एकैसाथ तपाईँको रस्ती बस्तीमा अर्थात् रेडियोको तरङ्ग मार्फत तपाईँको छेउमा भएको रेडियो सेटमा चाहिँ गुन्जने प्रयास गर्ने गर्छौँ आज पनि यही रातले आत्मसात गर्दै तपाईँका कथा तपाईँका कहानी र तपाईँका संस्मरणसँग हातेमाला गर्न फेरि आइसकेका छौँ त्यसैले करिब करिब चालिस पैँतालिस मिनटसम्मको तपाईँको मिठो निन्द्रा सुटुक्क सापट्टि दिएर भए पनि पुरै अवधिभरि सुनि साथ दिनुहोला यही आग्रह गर्दै तपाईँ सम्पूर्णको स्वागत स्वरूप कार्यक्रमको प्रथम साङ्गीतिक उपहार के भरोसा र यो जिन्दगीको भोलि क्षितेजमा विलिन हुनसक्छ भेटिँदा हाँसेरै बोलिदेऊ छुटेपछि भेट नहुन नि सक्छ यस्तै यस्तै गीत रहेको छ तपाईँ मास राख्छु स्वीकार्नुहोस् ल जिन्दगी को के भरोसा सारा यो जिन्दगी भोलि क्षितिजमा बिलिङ हुन सक्छ भेटिँदा हाँसेरै बोलिदेऊ छुटेपछि फेरि भेटा नहुन सक्छ के भर सार यो जिन्दगीको साँच्ची श्रोता यो जिन्दगी भन्ने कुरा पनि बुझिन सक्नु छ गीतमा भनिएको थियो नि के भरोसा र यो जिन्दगीको भोलि क्षितिजमा विलिन हुन सक्छ भेटिँदा हाँसेरी बोलिदेऊ छुटेपछि भेट नहुन सक्छ साँच्ची जब मान्छेले कसैलाई भेट्छ अथवा जिन्दगीको यात्रामा चाहिँ जिन्दगीको यात्राहरू पार गर्ने क्रममा कसैसँग हिमचिम बढाउँछ नजिक हुन्छ माया गर्छ वा आफ्नो सोच्छ तर त्यो जिन्दगीको यात्रामा भेट हुँदाखेरि यदि कहिले बोलिदिएन कसैले मनको आत्मीयता चाहिँ सम्झिदिएन कसैले मनको आत्मीयतासँग चाहिँ सहयात्रा गर्न मानेन भने त्योभन्दा दुःखद पक्ष के होला त्यसैले जिन्दगी भन्ने कुरा जिन्दगीको यात्रा भन्ने कुरा अलिक भिन्नै हुन्छ मान्छेको भोगाई मान्छेको सोचाइअनुसार जिन्दगीका यात्राहरू भिन्न भिन्न हुन्छन् कसैले माया र प्रेमलाई जिन्दगी मान्छ कसैले धोकालाई जिन्दगी मान्छ कसैले पैसालाई जिन्दगी मान्छ र कसैले आत्मीयता आफन्तलाई जिन्दगी मान्छ जिन्दगीको कुरा गरिरहँदाखेरि एउटा कुरा भन्न मन लाग्यो तपाईँको जिन्दगी मेरो जिन्दगी वा अरू कसैको जिन्दगी जिन्दगी त जिन्दगी नै हो तर जिउने तरिका मात्र फरक नहो हामी आफ्नै चेतनाबाट विभाजित हुने गर्छौँ तपाईँलाई एउटा कुरा भनौँ न ढाँटेरै भनौँ मेरो प्रिय मित्र मेरो प्रिय श्रोता साथी जब हामी बाटोमा हिँड्दै गर्दा एक्लो बाटोमा जिन्दगीको यात्रामा हिँड्ने गर्छौँ जब हाम्रो खुट्टामा ठेस लाग्छ अथवा बाटोमा ठडिएको ढुङ्गामा चाहिँ हाम्रो खुट्टामा ठेस लागेर जब हाम्रो खुट्टामा चोट लाग्छ रगत बग्छ भलभली रगतका भलहरू बग्छन् त्यसपछि हामी हत्तपत्ता आफ्नो खुट्टा साम्छौँ हत्तपत्ता हामी चाहिँ आफ्नो खुट्टा मुसारेर चाहिँ त्यो ढुङ्गालाई लात्ताले हिर्काउँछौँ अया दुख्यो भनेर आफ्नो घर परिवार आफ्नो आफन्त र आफ्नो सबभन्दा नजिकको माया गर्ने मान्छेलाई सम्झाउँछौँ तर यदि त्यो ढुङ्गामा कथम कदाचित कसैले चाहिँ अबिर सर्किएको थियो बाटोमै किन कसैले अबिर सर्किएको थियो अक्षता सर्किएको थियो वा चन्दन सर्किदिएको थियो भने हामी चाहिँ त्यो ढुङ्गामा यदि ठेस लागेछ भने हामी हाम्रो खुट्टालाई हाम्रो दुखिरहेको खुट्टालाई हाम्रो खुट्टाबाट रगत बगिरहेको त्यो औँलालाई मुसार्न छोडेर त्यो ढुङ्गालाई सलाम गर्न जान्छौँ त्यो ढुङ्गालाई ढोग्न जान्छौँ भन्ने भन्ने गर्छौँ हे भगवान् मलाई माफ गर्नुहोला मैले तपाईँको मन्दिरमा आएर लात्ताले हिर्काएँ तपाईँको चरणमा आएर चाहिँ मैले लात्ताले हिर्काएँ मलाई माफ गर भगवान् भनेर हामी भन्ने गर्छौँ कसैले त्यो ठाउँमा अबिर छर्किदिएपछि भलै त्यहाँ भगवान् होस् नहोस् अथवा त्यो ढुङ्गामा चाहिँ भगवान् छापिएको होस् या नहोस् तर हाम्रो चेतनाले त्यही भन्छ हामी आफ्नै चेतनाबाट विभाजित हुन्छौँ जसरी त्यही ढुङ्गा हो जुन ढुङ्गामा चाहिँ अबेर नसर्कदा हामी लात्ताले हिर्काउँछौँ अथवा टुढुङ्गालाई गाली गर्छौँ र कसैले अबिर छर्किएको छ चन्दन छर्किएको छ फुल छ फुल राखेको छ भने हामी हाम्रो खुट्टालाई होइन त्यो ढुङ्गालाई माया गर्छौँ हामी हाम्रो खुट्टालाई प्रेम होइन त्यो ढुङ्गालाई चाहिँ प्रेम गर्छौँ त्यसैले हामी आफ्नै चेतनाबाट विभाजित हुन्छौँ यदि हामीले आफ्नो चेतनाबाट अथवा अरूले भनेको कुरा चाहिँ नसुनेर आफ्नै चेतनाबाट आफ्नै आत्मीयपनबाट विभाजित हुने हो भने आफ्नो निर्णय आफैले गर्न सक्ने हो भने कति जाति हुन्थ्यो होला बस यति भोलि तपाईँहरू अहिले रेडियो धनगढी एफएम नब्बे दशमलव पाँच मेगाहर्जबाट गीती कथाको एकमात्र कार्यक्रम मझेरी सुनिराख्नु भएको छ र म तपाईँको साथमा तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री मित्र नरेन्द्र राज उपाध्याय समर्पण छु मानव जीवन जिउने क्रममा विभिन्न किसिमका उतार चढाव घटनाहरूसँग चाहिँ सहयात्रा गर्नुपर्ने हुन्छ श्रोता ती घटनाहरूसँग सहयात्रा गर्ने क्रममा विभिन्न किसिमका घटनाहरूले मान्छेलाई थिचिरहेका हुन्छन् विभिन्न किसिमका घटनाहरूसँग चाहिँ मान्छे जकडिएर चाहिँ अगाडि बढिरहेको हुन्छ र त तिनी जीवन भोगाएका कथाहरू तिनी जीवन भोगाएका चाहिँ कहानीहरू तपाईँका शब्द मेरो स्वर मिसाएर साथमा सुमधुर साङ्गीतिक कोसेली पस्किएर माझ जस्ताको त्यस्तै हामी प्रस्तुत गर्ने गर्छौँ कार्यक्रम मजेरीमा आज पनि यस्तै दुईवटा कथा लिएको छु भूधरा उपाध्यायको गुड फ्राइडे अनि विमल लामिछानेको यौन व्यवसायी सङ्घको एक दिन हजुर ढिला नगरिकनै सुरुमा भने भूधरा उपाध्यायको गुड फ्राइडे कथालाई स्थान दिन्छु कथा यसरी सुरु हुन्छ मित्रको प्रेम कहानी नभुल्नु है तिमीलाई माया गरिरहन्छु तिम्रै बाटो हेरिरहन्छु अरूसँग मनमुटु नसाट्नु तिमीले तिम्रै भर परिरहन्छु सँगसँगै सहेको त्यो घम्पा धेरै जसो मान्छेले भनेको सुनेको छु शुक्रबारलाई गुड फ्राइडे भनेर तर मैले कसैलाई सोधेको छैन किन गुड फ्राइडे यो दिनलाई गुड बनाउन के के गर्छौँ ससाना नानीहरूको स्कुलमा हाफ पिदा हुने हुनाले पढ्नु पर्दैन छिट्टै घर फर्किएर धेरै खेल्न पाउँछन् त्यसैले गुड फ्राइडे भयो होला कार्यालय समय पनि अरू दिनको भन्दा दुई घन्टा कम भएकाले साथीहरूसँग रमाउन सिनेमा हेर्न अथवा मासु वा माछाको पोको बोकी घरमा बसेर खाँदै रोमान्स गर्न पाइने हुनाले गुड फ्राइडे भयो होला म पनि शुक्रबार निकै खुसी हुन्छु बिहान नुहाइ धुवाइ चिटिक्क पर्छु नयाँ ताजकी ल्याउन अनुहार सिँगार्छु अनि शरीरभरि मगमग बास्न आउने अत्तर छर्किन्छु निकै फुर्तीका साथ कार्यालय पुग्छु दिन ढल्किँदै जान्छ म काममा व्यस्त हुन्छु जतिसुकै व्यस्त भए पनि घडीको छोटो सुईले बाह्र बजेतिर सङ्केत गर्छ अनि लामो सुईको ओ बाह्रको अङ्कलाई बिस्तार स्पर्श गर्दै भुइँ चढ्छ मेरो बेचिनी सुरु हुन्छ घडीको सुई आनन्दले भुइँ चढेर बसिरहँदैन सकसक गर्दै घुमिरहन्छ हो हो त्यति बेलै म आफ्नो मोबाइलको जाँच गर्न थाल्छु कुनै एसएमएस आयो कि मेरो मोबाइल साइलेन्टमा त छैन नि म यही क्रम दोहोऱ्याइरहन्छु घडीको सुईले फेरि पनि एकलाई अनि दुईलाई बुई चढी पार गरिसकेको हुन्छ मेरो धैर्यको बाँध टुटिसकेको हुन्छ बाह्र बजेपछिको काम भनेकै अनगिन्ती पटक मोबाइल हेर्नु र अधैर्यले छटपटाउनु हुन्छ छातीमा नजानिदो पीडा हुन्छ हृदय टुक्रिएको भान हुन्छ मन उडेर कहाँ जान्छ कहाँ पुग्छ पत्तै हुँदैन कार्यालय बन्द हुन्छ मेरा पाइला घरतिर फर्कनै मान्दैनन् गरुङको पाइतला बिस्तारै घरतिर बढाउँदा फेरि मोबाइल हेर्छु तर कुनै एसएमएस र मिस कल पाउँदिनँ लाग्छ बाटोमा कुनै पोखरी होस् र सिधै गएर झम्म हामफालु अनि आफ्नो इहलीला नै समाप्त गरू नरहेका बाँस नबसेका बाँसुरे टन्टै साप जलस्रोतको दृष्टिले विश्वको दोस्रो धनी राष्ट्र नेपालको बासिन्दा भएर पनि मैले कहाँ पाउनु मन लाग्ने बित्तिकै मलाई डुबाउने पोखरी छेउमा भएको हनुमन्ते खोलामा फोहोरको डङ्गुर छ कालो मैलो सतहमा कतै कतै देखिएको पानीले ढलको प्रतिनिधित्व गरिरहेको जस्तो लाग्छ त्यसमा म कसरी हामफालु जसले मलाई डुबाउँदै डुबाउँदैन <laughs> बागमती नदीमा हामफालु भने त्यसले पनि बगाउँदैन मलाई डुबाउने पानी खोज्दा खोज्दै शुक्रबार बितिहाल्छ यसै क्रमले मेरा हरेक शुक्रबार यसरी नै बितेर जान्छन् एउटा खिन्नता र गहिरो पीडा बिचमा झुलिरहेको मेरो जिन्दगीमा यो गुड फ्राइडेको कुनै तुक छैन त्यसैले गुड फ्राइडे मनाउनेहरूसँग सोध्न मन लागेको छ तिमीहरू गुड फ्राइडे कुन खुसीमा कसरी मनाउँछौ हँ <laughs> कुनै शुक्रबारको दिन ठिक एघार बजे आकाश र म काठमाडौँको व्यस्त सडकलाई छिचोल्दै कपनतिर लागेका थियौँ बाटोमा छिनछिनमा भएको जामको हामीलाई कुनै प्रवाह थिएन आकाशको हातमा गाडीको स्टेरिङ खुब सुहाएको थियो उसले त्यो स्टेरिङलाई मायालु स्पर्शसँगै घरी दायाँ घुमाउँथ्यो त घरि बायाँ अनुहारमा हँसिलो चमकता थियो आधा घन्टाको ड्राइभमा नै हामी कपन बौद्ध गुम्बाको फेदीमा पुगिसकेका थियौँ हामीले त्यही गाडी पार्क गरेर बाँकी यात्रा पैदलै तय गर्ने निधो गऱ्यौँ बिस्तारै उकालो उक्लिन थाल्यौँ शान्त वातावरणमा चराचुरुङ्गीको आवाज कानमा ठोक्किरहेको थियो म अघि अघि थिएँ केही समयपछि पछाडि फर्किएर हेरेँ आकाश त दुवै हात फैलाएर आकाशतर्फ हेर्दै रहेछ उसको अनुहारमा रुखका पातहरू सियाउँदै छिरेर घामको प्रकाशले प्रज्वलित बनाइरहेको देखेँ आहा कति मनमोहक थियो उसको अनुहार उसका दुवै बाहु मेरा लागि फैलिएका हुन्के झैँ लाग्यो हेरिरहेँ धेरै बेर अनि बिस्तारै छेउमा गए र उसको दाहिने हातको औँला समाएँ उसले बिस्तार मलाई हेऱ्यो अनि मुस्कुरायो कति आनन्दले श्वास फेर्न सकिन्छ है यहाँ ऊ बोल्यो तिमीलाई यस्तो ठाउँ मनपर्छ मैले प्रश्न गरेँ साह्रै मनपर्छ उसको जवाब थियो हामी केही क्षण उभ्यौँ र काठमाडौँ सहरलाई हेर्न थाल्यौँ मैले भने कचौरामा कोइला राखेको जस्तो कति नराम्रो सहर है भर्खरै डढेलो लागेर निभाएको जस्तो पो देख्दैछु म त उसले भन्यो हामी त्यही ठाउँबाट आएको तर अहिले त्यहीँ हेर्दा कसरी श्वास फेर्थ्यौँ होला जस्तो लाग्यो गुजुमुजु घर अव्यवस्थित सहर हेर्दै दिक्क लाग्दो मैले थपेँ <sighs> उसले लामो श्वास तान्दै भन्यो यसैले त म अहिले आनन्दले श्वास लिँदैछु नि <laughs> मै उसको हात तान्दै भने ए उभिरहने कि गुम्बामा पनि जाने हिँडे जाउँ भन्दै उसले मेरो हात च्याप्प समात्यो समाएका दुई हात हल्लाउँदै हामी अघि बढ्यौँ केही क्षणको सन्नाटापछि मैले उसको अनुहार पुलुक्क हेरेँ पलभरलाई चार नयन दुई भए उसका र मेरा कुराको सिलसिला कहिल्यै सकिँदैनन् उसले अस्ट्रेलियाको कुरा गर्यो मैले अमेरिकाको उसले युरोपको कुरा गर्यो मैले भारतको उसले बिपीको कुरा गर्यो मैले सुशीला कार्कीको मैले सोचेँ आज त आकाशले केही भन्नेछ हाम्रा बारेमा मिठा मिठा कुरा गर्नेछ हाम्रो सम्बन्धमा तर न त उसले केही भन्यो न त मैले नै हामी गुम्बाको सुन्दर बगैँचामा पुगिसकेका थियौँ बिस्तारै गुम्बाभित्र सिर्यौँ शान्त सफा ठाउँमा बडेमानका पित्तलका बौद्धका मूर्ति अगाडि उभियौँ त्यहाँको सरसफाइ देखेर हाम्रै शरीरको मैला त्यहाँको भुइँमा लाग्ने हो कि भन्ने डर लाग्यो हामी मूर्तिको अगाडि एउटा कुनामा पलेटी कसेर बस्यौँ मैले बुद्धका अर्धमूर्छित नयनलाई एकटक हेरेँ केही क्षणपछि आकाशतर्फ फर्किएँ ऊ त दुबी आँखा बन्द गरेर गहिरो ध्यानमा बसेको रहेछ मैले उसका प्रत्येक अङ्ग प्रत्यङ्गलाई निहालेँ उसको काखमा टाउको राखेर आनन्दले निधाउँछै लाग्यो तर हिम्मत भएन फेरि बुद्धका अर्धमूर्छित नयनलाई हेरेँ अनि बिस्तारै आँखा बन्द गरे निकै बेर ध्यानमग्न भएपछि आफ्नो आँखा खोले छेउमा आकाशलाई हेरे ऊ त्यहाँ थिएन बुद्धको मूर्ति अगाडि गएँ र दुवै हात जोडे अनि बाहिर निस्किए आकाशलाई खोज्दै गुम्बाको दायाँतिर गएँ आकाश त्यही चौरमा बसेर पर पर हेर्दै रहेछ मलाई किन नबोलाइ एक्लै यहाँ आएको <laughs> मैले सोधेँ तिमी ध्यानमा मग्न थियो त्यसैले मतिर नहेरी उसले जवाब दियो हेर न त्यो पारी कति राम्रो जङ्गल फेरि कुनै शुक्रबार हामी त्यहाँ घुम्न जाने है <laughs> उसले मलाई नहेरी भन्यो नाइ म त जान्न त्यहाँ मलाई डर लाग्छ मैले भने उसले मतिर हेर्दै सोध्यो के को डर्ने कान्छी त्यहाँ बाघ भालु केही पनि छैनन् बाघ भालु त नेपालबाटै लोप हुने अवस्थामा पुगिसकेका छन् फेरि म भइहाल्छु नि तिमीसँग <laughs> बाघ भालुको डर होइन मलाई तिम्रो डर लाग्छ मैले मुस्कुराउँदै उतिर हेरेर जवाब दिएँ उसले एक टकले मलाई हेऱ्यो तर केही बोलेन उसको यो हेराइले मलाई असजिलो महसुस भयो बेकारमा मैले उसँग जिस्कने कोसिस गरेँ र भने पस्तुतो पनि लाग्यो मैले बुझ्न सकिनँ उसको यो हेराइ अनि मौनताको अर्थ निकै बेरको सन्नाटापछि ऊ जुरुक्क उठ्यो निहुरिएर मेरो हात समात्यो र उठ्ने इसारा गर्यो म चुपचाप उठेँ र उसकै साथमा अगाडि बढेँ अब जाउँ है उसको आभास थियो मैले स्वीकृतिमा टाउको हल्लाएँ हामी उकालो लाग्यौँ हुँदै हुँदै ओह्रालो लाग्यौँ त्यही रोगका पातलाई छल्दै घामका किरणहरू हामी हिँड्ने बाटोमा सियाइरहेका थिए ती किरणहरूले घरि आकाशको शरीरलाई सुन्थे र लुगाभरि बुट्टा जस्ता देखिने भने घरि मेरो शरीरमा हामी गाडीभित्र पस्यौँ केही आकाशका हातहरू गाडीका स्टियरिङमा फेरि नाच्न थाले म झ्यालबाट पर हेर्दै बसेँ रोमाञ्चताभित्रको सन्नाटा मलाई असह्य भयो र भने आकाश मैले केही गल्ती गरेर <laughs> होइन किन र उसले सोध्यो किन चुपचाप छौ तिमी मैले जिज्ञासा राखेँ उसले भन्यो म तिमीसँग धेरै कुरा गर्न चाहन्छु तर अहिले होइन मैले मैले मेरो व्यवहार मिलाउनु छ अनि मात्र एउटा निचोडमा पुग्नेछु अर्को भेटमा तिमीलाई सबै कुरा भन्नेछु त्यतिन्जेल तिमीले मलाई कुनै सम्पर्क नगर्नुहुन्छ <laughs> म छक्क परे हुन्छ वा हुन्न केही बोल्नै सकिनँ आँखामा आँसु टन्न भरिए आशङ्का र पीडा दुवै मुटुभित्र सजिए दिनभरिको रमाइलोले चम्काएको मेरो अनुहार एकाएक खङरङ्ग भयो पेटबाट के हो कुन्ने सुलुलु बगेर आयो मेरो घाँटीमा टम्म भरियो आवाज अवरुद्ध भयो सोध्न सकिन उसको भनाइको तात्पर्य के थियो <laughs> वातावरण निस्सासित थियो त्यसमा पनि सिंहदरबारदेखि गाडी जाममा पर्यो हामी चुपचाप आफ्नै सोचाइमा व्यस्त थियौँ माइती घर पास गरेपछि सडक केही खुकुलो भयो गाडीले आफ्नो रफ्तार पक्रिसकेको थियो बबर महल पार हुनै लाग्दा उसले मेरो दाहिने हात आफ्नो हातमा लिँदै भन्यो म छिट्टी तिमीलाई कल गर्नेछु मैले उसको आँखामा हेरेँ आँखाबाटै उसको मन मुटुसम्म पुगेको महसुस भयो बिस्तारै मेरा आँखा झुक्दै उसको छातीसम्म पुगे त्यही छातीमा टाउको राखेर डाको छोडेर रौझै भयो बिजुली बजारको एक छेउमा गाडी टक्क अडियो म केही नबोली गाडीबाट उत्रिएँ बाहिरबाट केही झुक्दै उसलाई बाई भन्दै हात हल्लाएँ उसले मलाई हेर्दै बाई भन्यो र हातमा स्टेरिङ नै नसाउन थाल्यो हेर्दा हेर्दै गाडीले युटर्न गर्यो झ्यालबाट एउटा हात निस्कियो र निकै बेरसम्म हल्लिरह्यो चिप्लिरहेको गाडीसँगै मेरो मन पनि चिप्लिरह्यो आफ्नो अगाडि कडा आवाजमा हर्न बसेको सुनेर थग्रङ्गी तर्सिएँ म कति बेलादेखि त्यहाँ टोलाइरहेकी थिएँ हेक्का भएन बल्ल मैले थाहा पाएँ कि मेरो गन्तव्य पुरा गर्न बाँकी नै छ आफू अनुकूलको बस छानेर गन्तव्यतिर सोचिएँ मेरो शरीर बसको सिटमा बसेको थियो तर मनले आकाशलाई पछ्याइरहेको थियो आँखाले पर पर केही खोज्दै थिएँ म भने शरीरले घरको बाटो नापिरहेको थिएँ लाग्थ्यो मेरो शरीरका प्रत्येक अङ्गका टुक्रा टुक्राहरू विभाजित भइरहेका छन् तिनीहरूले छुट्टा छुट्टै आ आफ्ना काम एउटै समयमा गरिरहेका छन् हो यही समयदेखि म शुक्रबारको दिन उसको फोनको प्रतीक्षामा खुसी हुन्छु दिन ढल्दै गएपछि वैराग्यतामा डुब्छु र मन मनै भन्ने गर्छु आकाश तिम्रो आइटी सम्बन्धी दक्षताले सबैलाई फाइदा भएको छ सिभाए म तिमीले आफैले मात्र मलाई मसँग सम्पर्क राख्न पाउने शर्त किन राख्यौ के मैले कहिले तिमीसँग सम्पर्क गर्न नपाउने तिमी दिनरात नेटमा खेलिरहन्छौ तर मसँग जोडिन सकेनौ यस्तो डिजिटलको दुनियाँमा मलाई आँखा नदेख्ने अन्धो र कान नसुन्ने भैरो बनायो म यसरी कति दिन बाँच्न सकौँला र अब मसँग एउटै उपाय छ तिमीलाई भेट्ने नेपालमा नयाँ संविधान आयो भन्छन् अब कानुनी राज हुन्छ रे कानुनअनुसार समानता र स्वतन्त्रता पनि पाइयो रे कुनै लिङ्ग र वर्णका आधारमा भेदभाव हुने छैन रे अब कुनै केटीले हाफ प्यान्ट लगाएर हिँड्दा कसैले सिठी मार्ने छैनन् छोरा छोरी वा बुहारी एक्लै रात बिरात निर्धुक्क निर्धक्कसँग सडकमा हिँड्न सक्नेछन् म पनि मेरो आकाशलाई बिजुली बजारको सडक पेटीमा एक्लै हरेक पल हरेक घन्टा पर्खिएर बस्नेछु दिनभर मलाई सडकमा उभिएको देख्नेले पागल भन्ने छैनन् किनभने देशमा संविधान आएको छ म स्वतन्त्र छु आफूले चाहेको घट्न सक्छु रातमा मेरो शरीर लुस्न र चिथोर्न कोही आउने छैनन् तिमीले छोडेर गएको ठाउँमा म तिमीलाई कुरेर बस्न सक्नेछु कुनै दिन यही बाटो गरेर कतै जाँदै गर्दा मलाई जडमूर्ति भएको देखेर तिमीले आफ्नो गाडी रोक्नेछौ र सोध्नेछौ बिन्दा तिमी अहिलेसम्म यहीँ छौ <laughs> अनि म भन्नेछु हेर न आकाश तिमीले छोडेर गएको दिनदेखि आजसम्म म जडमूर्ति भनेर यहीँ बसेकी छु तिम्रो प्रतीक्षामा मेरो शरीरमा रगत पनि जमिसकेको छ तिम्रो तातो हातको स्पर्श बिना यो स्वचालित हुन सकेन आउ न एकपल्ट मलाई छोइरहेर मेरो शरीरमा फेरि रक्त सञ्चार गराइदेऊ बन्द हुन खोज्दैछ मुटुको धड्कन पनि तिमी बिना यो धड्कन धड्किनै मान्दैन उसको तातो हातको स्पर्शले मेरा नसाहरूमा बिस्तारै रक्त प्रवाह हुनेछ मुटु ढक ढक ढकढक गर्न थाल्नेछ मेरो ओठ र जिब्रो चलमलाउन थाल्नेछन् अनि बिस्तारै आई लभ यु आकाश भन्दै फुसफुसाउनेछन् म कामना गर्छु त्यो दिन शुक्रबार होस् र म पनि आकाशसँग गुड फ्राइडे मनाउनेछु the hill. हजुर बुधरा उपाध्यायको गुड फ्राइडे शीर्षकको यो कथासँग यो आवाज मिसाएका छौँ तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँहरू अहिले सुदूरपश्चिमका चार रेडियो धनगढीको रेडियो धनगढी नब्बे दशमलव पाँच मेगा हर्ज कैलाली पहलमानपुरको रेडियो मनको मझेरी एकानब्बे मेगा हर्ज कैलाली लम्कीको सामुदायिक रेडियो पश्चिम आवाज एक सय चार दशमलव सात मेगा हर्ज र बझाङ सैनपुरको radio Seti nine three point six megahertz मार्फत एकैसाथ कार्यक्रम मझेरी सुनिराख्नु भएको छ अनि म सु तपाईँको साथमा तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री नरेन्द्र उपाध्याय समर्पण कार्यक्रममा ढिला नगरिकनै अर्को कथालाई स्थान दिन्छु विमल छानेको यौन व्यवसायीसँगको एक दिन हजुर ढिला नगरिकनै कथा यसरी सुरु हुन्छ बचाई राख्नु पत्रकारिता गरेको लामै समय भए पनि सहरिया परिवेश मेरा लागि नयाँ थियो बजारको नियमलाई उल्लङ्घन गर्दै बिहान पाँच बजे अघि नै म उठ्ने गर्दथे एक दिनको कुरा हो करिब छ बजेको थियो पत्रकारिताकै माध्यमबाट चिन्जान भएका साथी इन्द्रको फोन आयो हेलो तयारी रम्मा रहनु है हामी नौ बजे एउटा कार्यक्रममा जानु छ मैले जवाब दिएँ मेरो म्यागजिनको लागि एउटा रिपोर्टिङ गर्ने योजना छ यार आज मलाई फुर्सद मिल्दैन हो <laughs> रिपोर्टिङ पनि हुन्छ भिजिटिङ पनि हुन्छ जानुपर्छ है उनले ठेट गरेपछि मैले स्वीकारेँ चिन जाने भएको धेरै नभए पनि भेटघाट र उठबसको हिसाबले हाम्रो मित्रता गाढा भइरहेको थियो उनी र म बिचमा फरक यति थियो कि उनी धनाड्ने परिवारमा हुर्केका थिए म मध्यम वर्गको मान्छे उनले दिएको समय हेर्दै म आफ्नो तयारीमा लागेँ उनले दिएको समयमा हामी जम्मा भयौँ उनैको स्कार्पियोमा हामी यात्रा अगाडि बढायौँ करिब एक सय मिटर पर अरू दुई साथीहरू थपिए मानौ योजना बनाए जस्तै गरेर चारजना जवानको करिब एक घन्टाको यात्रापछि सधैँ चाहिँ चिया खाने निदो भयो म त्यस ताका चियाको निकै पारखी थिएँ त्यही भएर होला चिया खाने प्रस्तावलाई मैले सहज स्वीकारेँ इन्द्रले स्कार्पियो हुइक्याए र एक आलिसान महलको गेटभित्र उसले गेटमा पसेका र बसेका पहरीहरूले हाम्रो प्रवेशमा सेलट मारिरहेका थिए मलाई पनि यो आलिसान महलको प्रवेश असहज भइरहेको थियो तर केही योजना होला भनेर बोलेको थिएन म जस्तै अरू दुई साथी पनि हाम्रो यात्राको गन्तव्यबारे अन्यलमा रहेछन् स्कार्पियो हलको पार्किङमा छिर्यो अनि रोकियो इन्द्र अघि लागे हामी पछि पछि उसकै तालमा हामी तेस्रो तलामा सटासट पुग्यौँ जहाँ दुवैपट्टि आधुनिक किसिमले सजाएका सफा टेबल र कुर्सीहरू थिए इन्द्रले त्यही बस्न प्रस्ताव गरे मैले प्रश्न गरेँ हामी यहाँ किन आइरहेका छौँ <laughs> इन्द्रले हाँस्दै जवाब दिए नो प्रोब्लम माल हान्ने हो क्या आज मानौ उनी रेला गरिरहेका छन् मैले सोचे पसलका केही सामान लानु रहेछ क्यारे माल भन्नाले मलाई दोकानमा सामान होला भन्ने लाग्थ्यो इन्द्र फुर्केलो पाराले आफ्नै शैलीमा फोनमा बोल्न थाले भान्जी चार थान माल लिएर अस्तिको ठाउँमा आऊ है हामी एक राउन्डको चिया नसकिँदै हल्का मेकअपमा सजिएका सेतो र खैरो कपाल फर र छाडेका छोटो स्कर्ट र जालीदार कमिज लगाएर बाहिरको पुरै भित्र देखिने चार युवतीको प्रस्थान भयो इन्द्रले उनीहरूलाई हौसलाका साथ स्वागत गरे हामी भने मुखामुख गर्न थाल्यौँ उनीहरूको यस्तो हल्का प्रस्तुति थियो कि मानौ हामी सधैँ भेट भइरहने निकटका साथी हौँ हामी बसेको भन्दा ठिक अपोजिट सोफामा उनीहरू बसे बिना सङ्कोच उनीहरूले सबैलाई मामा सम्बोधन गरे र छिटो नभन्दै हतारिरहेका थिए इन्द्रले हतार हतार के खुसुक्क भन्नुलाई चाहिँ गरेर जुरुक्क उठे र एउटैको कान फुके अनि हामीलाई भने साथी हो ल केटी छान्नुहोस् माल क्या माल <laughs> मलाई बल्ल झस्का खुल्यो यसले माल भनेको त यो पो रहेछ असत्य कहीँको समय बित्न नपाउँदै इन्द्रले जुरुक्क उठेर चारमध्ये बिचकी एउटीको हात झ्याप्प समाते उनी जुरुक्क उठिन् र मुसुक्क हाँसिन् बनावटी हाँसो जस्तै गरेर उनीहरू एक अर्काको अङ्गालोमा बेरिएर पर्दा पछाडि बसे हामी मध्येका एक पनि इन्द्रकै सिको गरे चाहिँ गरेर अर्को कोठाको पर्दाभित्र हराए अब हाम्रो नम्बर आइसकेको थियो मैले समय शून्यतामा रह्यो मन मनै सोचिरहेको थिएँ यिनीहरू कसरी यो पेसामा लागे होलान् यिनीहरूसँग आन्तरिक कुरा खोतल्न सके न्युज हुन्थ्यो कि या हामीलाई यिनीहरूले नामर्द भन्दा हुन् या यस्तै खुल्दुली भइरह्यो शून्यतामा तोड्दै दुवैले एकै स्वरमा भने सर तपाईँहरू <laughs> साथी बोल्न नपाउँदै म अघि सरेर भने हामी ऊ त्यो खुल्ला चौरीको कुर्सीमा जाउँ न है उनीहरू मुखामुख गरेर हेरिरहे न कि उनीहरूलाई लाग्दै थियो होला हामीबाट उनीहरूको रोजीरोटी नचल्ने भयो मेरो स्थान छनौटमा उनीहरूको असहजतालाई चिर्दै भए पनि चौरीतर्फ लाग्यौँ चौरीमा सजाएका टेबल कुर्सीमा हाम्रो बसाइ आम्ने सामान्यको भयो बसाइको क्रमले चौरीमा पनि हाम्रो बसाइ जोडिने भयो अर्को जोडीले के गफ गर्यो मैले चासो राखिनँ तर मेरो भागमा परे कि उनीलाई मैले धेरै सरल प्रश्न राख्दै गएँ उनी छिट्टै भावुक बनिन् र आँसु झारेर भक्खानिँदै मेरो प्रश्नको जवाब दिइरहन् केही समयपछि उनले आफ्नो जीवन जिउने बाध्यात्मक कलाको कथा यसरी सुनाइन् <sighs> मेरो बुवा आजभन्दा आठ वर्ष अगाडि द्वन्द्वको बेला बेपत्ता बन्नुभयो बुवा बेपत्ता भएपछि घरमा आमा म र सानी बहिनी मात्र भयौँ हाम्रो परिवार गरिब थियो गरिबीका कारण समाजले पनि हामीलाई हेला गर्थ्यो सानी बहिनीलाई माइजूले पढाइदिन्छु भनेर बाहुली लानुभयो त्यो बेला पटक पटक हाम्रो घर घेरिन्थ्यो नकाबधारीहरूले बुवाको बयान सोध्थे थाहा छैन भन्दा म र आमालाई कुट्थे र पालै पालो बलात्कार गर्थे आमाको आँखा अगाडि म चिथुरिँदा र मेरै अगाडि आमा लुछिँदा पनि निरीह बनेको त्यो समाजले हाम्रो पीडामा सु बोल्न सकेन यावत क्रममा समय बित्दै गयो दुई वर्षपछि मेरी आमालाई पाठेघरमा घाउ भएको थाहा भयो उपचार गर्न जाँदा धेरै पैसा लाग्ने भएपछि थप समस्या भयो मैले आफन्त र नातागोता सबै गुहारेँ तर कसैले सहयोग गर्न चाहेनन् म आमालाई मर्न दिने पक्षमा पनि थिइनँ म पैसाको खोजीमा भौतारी रहेकी थिएँ मेरो ठुलो बुवाले हामीसँग भएको घरखेत बन्दकी राख्ने भए उपचारमा खर्च सघाउने आश्वासन दिनुभयो हामीले स्वीकार्यौँ तर कागजी काम सकेर पूर्जा हात पारेपछि ठुलो बुवाले पैसा दिन आलटाल गर्दै जानुभयो समय सार्दै जानुभयो र अन्त्यमा मैले पैसा दिन छैन कागज बोल्छ भनेपछि हामीलाई षड्यन्त्रपूर्वक ढङ्गबाट फसाइएको रहेछ ठुलो बुवाले जे गर्छौ घर भन्दै हामीबाट घरबाट निकालिदिनु भयो बुवाको अभावमा हामीले धेरै हन्डर बेहोर्नु परेको थियो आमाको उपचार गर्नु मेरो दायित्व पनि थियो म कामको खोजीमा भौतारिएकी थिएँ त्यही बेला छिमेकी काकाले मलाई सहरमा काम पाइन्छ भनेर काठमाडौँ लानुभयो मलाई एउटा होटलमा काम भनिदिएर काका घर फर्काउनु भयो म त्यही होटलबाट भाँडा धुने काम गर्थेँ र आमालाई खर्च पठाउँथेँ पछि म त्यही होटल मालिकबाटै लुटिए अनि दिनदिनै होटल साहुले ग्राहकको सन्तुष्टिका लागि प्रयोग गरे एक रातमा नौ दसजनासँग सुत्नु पर्थ्यो त्यहाँबाट उम्कन मैले धेरै पटक प्रयास गरेँ तर पालेले समातिहाल्थ्यो तिन महिनापछि साहु बाहिर गएको मौका छोपेर म भाग्न सफल भएँ मैले होटलमा भएको ज्यादतीबारे मानवाधिकार बाजेर एक महिला प्रहरीलाई पनि सुनाएँ उनले ठिकै छ म बुझौँला भनेकी थिइन् तर प्रहरीले होटलबाट कमिसन लिँदो रहेछ र उनीहरू पनि ग्राहकको रूपमा आउन पाउँदा रहेछन् म आमालाई भेट्न भनेर काठमाडौँबाट हिँडेँ त्यही दिन बिहान आमाको देहावसान भइसकेको रहेछ अब त म बुवा आमा बेगरकी टुहुरी भएँ आमाको अन्त्येष्टि सकेर महिला सञ्जाल मार्फत न्याय खोज्न पुनः काठमाडौँ आउँदै थिएँ म चढेको गाडी बाटामा पङ्चर भयो गाडी बनाउन झन्डै तिन घन्टा समय लागेका कारण म काठमाडौँ ओर्लदा साँझ परिसकेको थियो बस पार्कबाट कहाँ जाने भनेर म सोचिरहेकी थिएँ एकजना दिदीले मलाई बोलाइन् मैले आफ्नो कामबारे बताएँ उनले आज राति भयो यतै बसौँ भोलि सबैले जानु भनेपछि म उनीसँग गएँ बिहान उनले मलाई सहयोग गर्ने आश्वासन दिइन् र सँगै बानेश्वरसम्म गयौँ तर उनले मलाई एउटा होटलभित्र लगिन् र मलाई आँखा छलेर होटल मालिकसँग खासखुस कुरा गरिन् मैले उनले मलाई फसाउन षड्यन्त्र गरेको कुरा सहज बुझिहालेँ म त्यहाँबाट भाना बनाएर बाहिर निस्केँ र पुलिसको सहायता लिएर महिला सञ्जालको अफिसमा गएँ मेरो कामबारे सबै बताएँ तर त्यहाँ पनि एक हप्तापछि आउने आश्वासन मात्र पाएँ मेरो सहारा कोही थिएन खल्ती पनि रित्तो भइसकेको थियो अब के गर्ने होला सडक पेटीमा उभिएर म सोचिरहेकी थिएँ दुई भाइ जवान केटाले मलाई फलो गरिरहेका रहेछन् उनीहरू मेरो छेउमा आए र कहाँ जहाँ लागेको बहिनी भनेर सोधे मैले कामको खोजीमा छु भनेपछि उनीहरूले एउटा अफिसमा काम लगाइदिने बताए केही समयपछि एउटाले बदाम किन्यो अर्कोले चिसो किनेर ल्यायो र मलाई पनि बदाम दिए म भोकाएकी थिएँ बदाम खाएँ चिसो खान भने तर मैले नखाने भनेपछि मलाई अलि पहरको दोकानबाट फ्रुटी किनेर ल्याइदिए फ्रुटी खाएपछि मलाई रिगटा लागे जस्तै भयो त्यसमा लठ्याउने औषधि मिसाएको रहेछ म बेहोस भएछु म होसमा आउँदा एयरपोर्टको पछाडिको चौरीमा थिएँ मलाई उनीहरूले बलात्कार गरेर भागेका रहेछन् म पागल जस्तै भएँ मेरो दिमागले के गर्ने र के नगर्ने छुट्याउने छाडिसकेको थियो त्यसपछि मलाई धेरैले प्रयोग गर्दै गएँ जताततै हेड्न थालेँ मसँग पौडेर तृप्ति लिनेको सङ्ख्या एकिन छैन अहिले मेरो व्यवसाय नै अर्कालाई सन्तुष्टि दिनुभएको छ म कहिले पोखरा बसेँ त कहिले विराटनगर इटहरी र बिर्तामोड मसँग कन्ट्याक्टमा आउने पछारिने मलाई चुस्ने र सन्तुष्टि लिने धेरै छन् कति दोहोरिन्छन् त कति तेह्रिन्छन् पनि कतिपय चिनेका हुन्छन् त कतिपय नचिनेका तर मलाई सबैले फ्रेस माल भन्छन् त्यो किन हो उनीहरू नै जानुन् तर अहिलेसम्म मलाई कसैले पनि यसरी सोधेका थिएनन् न कि मैले बताउन चाहेकी पनि थिइनँ आज मलाई तपाईँले यसरी सोद्धा मेरो बाबाको याद आइरहेको छ सायद म बाबाको साथमा भएको भए मेरो यो कर्म हुने थिएन होला मेरो बाबा पनि मलाई सानामा माया गरेर स्कुलबाट फर्केपछि दैनिकी सबै सोध्नुहुन्थ्यो म खुलेर बाबासँग यसरी नै कुरा गर्थे उनी टाउको छाडेर रुन थालिन् भक्कानिएर मेरो छातीमा टाउको राखेर रुँदै भनिन् प्लिज म तपाईँलाई बाबा भन्छु है छानेको यौन व्यवसायीसँगको एक दिन शीर्षकको सत्य घटनामा आधारित यो कथासँग यो आवाज मिसाएका छौँ विमल लामिछानेले यो कथाको सुरुमै लेख्नु भएको थियो यो कथा सत्य घटना हो मैले देखेको घटना हो र नाम मात्र मैले यसमा चेन्ज गरेको छु कसैको जीवनसँग मिल्न गएछ भने कृपया संयोग सम्झनुहोला भन्नुभएको छ धन्यवाद विमलजीलाई तपाईँले आजको कार्यक्रम मजेरी कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया अवश्य पनि कार्यक्रम मजेरीको हुलाकी ठेगाना अथवा तपाईँले सुनिराख्नु भएको रेडियोको ठेगानामा प्रेषित गर्नुहोला र इमेल चलाउनुहुन्छ भने NRUS one two three eight Gmail dot com अनि फेसबुक चलाउनुहुन्छ भने नरेन्द्र स्पेस उपाध्यायको मेरो व्यक्तिगत फेसबुक पेज तथा कार्यक्रम मचेरीको पेजमा अवश्य गर्नुहोला यही भन्दै आजको लागि भने कार्यक्रम मझेरीको यो श्रृङ्खला यो बसाइबाट छुट्टिनु पर्ने बेला भइसकेको छ लौ त यतिन्जेलसम्म रेडियो सुनि साथ दिनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्छु त्यसै गरी यति अबेरसम्म प्रविधिमा बसेर मेरो स्वरलाई आवाजको दुनियाँ मार्फत तपाईँको घर छेउसम्म पुगाउन सहयोग गर्नुहुने प्रविधि संयोजनतर्फका मित्रहरू रेडियो धनगढीका पुष्प जोशी रेडियो मनको मझेरी पहलमानपुर कैलालीका शेरबहादुर चौधरी सामुदायिक रेडियो पश्चिम आवाज लम्की कैलालीका आलोक आचार्य र रेडियो सेती बझाङका स्वामी खत्री तिनैजनालाई पनि धन्यवाद भन्दै कार्यक्रम मझेरीको यो आजको श्रृङ्खला यो बसाईबाट म तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री नरेन्द्र उपाध्याय समर्पण पनि एक सातासम्मका लागि ओछ्याल पर्ने अनुमति माग्छु हुन्छ त बिदा मागे जाने बेला सङ्गीतका सुमधुर सुरहरूले तपाईँका सफलताका शिखर सुमुन नमस्कार शुभरात्री